नमस्कार अनि हार्दिक स्वागत अभिवादन सँगसँगै साङ्गीतिक अभिवादन पनि टक्राउन चाहन्छु तपाईँ सम्पूर्ण मित्रलाई ज जसले हामीलाई इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कम र ध्वनि तरङ्ग मार्फत एक सय चार थुप्रो पाँच मेगा हर्समा सुनिरहनु भएको छ तपाईँ सम्पूर्णलाई स्वागत अभिवादन छ प्राविधिक मित्र रिजनसँगै आवाजबाट सुन कुमार उपस्थित भएको छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्स र इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर हामीलाई सुनिरहनु भएको छ तपाईँ जहाँ जस्तो अवस्थामा हुनुहोस् सधैँ सुखी अनि खुसी रहनुहोस् हाम्रो यही कामना छ कार्यक्रम तारी हो तारीको आजको व्यवसायमा तपाईँसँग विशेष उत्कृष्ट पाँचौँ स्थानमा रहन सफल तिजका भागहरू र उत्कृष्ट पाँचौँ स्थानमा रहन सफल लोकगीतका भागहरू तपाईँको माझमा लिएर उपस्थित भएको छु अबको केही समय यानि कि दस बजीसम्म तपाईँको साथमा रहने गर्छु हरेक शनिबार यही समय बिहान नौ बजीको नेपाल बाँडेपछि दस बजीसम्म हामी आउने गर्छौँ विशेष त उत्कृष्ट दसौँ भागहरू तपाईँको माझमा पस्कने हो तर विशेष गरी महिलाहरूको महान पर्व हरितालिका तिज नजिकैको कारणले हामी तिज लोकगीतका उत्कृष्ट पाँचवटा भाका लोकगीतका उत्कृष्ट पाँचवटा भाका समायोजन गरी तपाईँको माझमा प्रस्तुत गरिरहेका छौँ अवश्य पनि तपाईँले हामीलाई सुनेर साथ दिनुहुनेछ कार्यक्रम कस्तो लाग्छ अन्तिमसम्म सुन्नुहोस् प्रतिक्रिया जनाउन सक्नुहुनेछ अझै लोकसु उतारी कार्यक्रमलाई कसरी अगाडि बढाउँदा तपाईँको विचार कसरी अगाडि बढाउँदा राम्रो हुन्छ तपाईँका विचारहरू चाहिँ तपाईँले व्यक्त गर्न सक्नुहुनेछ कार्यक्रमको सुरुवात गर्न चाहे उत्कृष्ट पाँचौँ स्थानमा रहन सफल लोकगीत लोकगीत विधाबाट विशेष त आज केही भाकाहरू भित्रिएका छन् भने केही भाकाहरू बाहिरिएका छन् यो जानकारी पनि तपाईँको लागि पस्किहालौँ अब लाग्नुपर्छ उत्कृष्ट पाँचौँ स्थानमा रहन सफल लोकविधातर्फ यो हप्ता उत्कृष्ट पाँचौँ स्थानमा रहन सफल लोकविधातर्फ रहेको छ मनको तिर्खा मेचम भनेर सुन्दरमणि अधिकारी अनि विष्णुबाजीको आवाज रहेको छ नवप्रवेशी भाकर रहेको छ भने यो हप्ता जय जय होस् बाहिरिएको छ र पाँचौँ स्थानमा रहन सफल यो भाका तपाईँको लागि You. हजुर मनको तिर्खा मेट्ने भनेको तपाईँ सम्पूर्णको लागि राखे नवप्रवेशी प्रवेशी आएको थियो आज मात्र प्रवेश गरेको छ लोकगीत विधामा र लोकगीत विधाको आजको यो बसाइबाट पनि जय जय होस् बाहिरिएको छ मनको तिर्खा मेच्ने भनेर सुन्दरमणि अधिकारी अनि विष्णुबाजीको आवाजमा यो सुमधुर आवाज तपाईँको लागि प्रस्तुत गरे अब लाग्नुपर्छ तपाईँ सम्पूर्णलाई सुनाउनतर्फ है तेज गीत विधातर्फ यो हप्ता तेज गीत विधामा उत्कृष्ट पाँच स्थानमा रहन सफल भएको छ दिदी भाइ पशुपति शर्मा अनि पूर्णकला बेसीको आवाज रहेको छ यो हप्ता एउटा भाका तेजगीतबाट गीतबाट पनि बाहिरिएको छ दिदी भाइ नवप्रवेशी भाका हो भने तिजको गीतमा नाचिदेऊ माया चाहिँ आज बाहिरिएको छ है तपाईँ सुवर्णको लागि जानकारी राखिदिई अब भने राख्न चाहन्छु उत्कृष्ट पाँच स्थानमा रहेर सफल पशुपति शर्मा निपुण कला विशीको आवाजमा दिदी भाइ स्वीकार्नुहोस् हजुर माइतीमा राम्रो दाजुभाइले तपाईँ सम्पूर्णका लागि सम्पूर्ण आवाज राखे पूर्णकला मेसी अनि पशुपति शर्माको आवाज रहेको थियो लय शब्द सृजना पशुपति शर्माको रहेको थियो आज मात्र नवपरवेशी भागको रूपमा तपाईँ सम्पूर्णका लागि यो भाग सुनाए लोकसुतारी सुनिरहनु भएको छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरू र इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर हामीलाई सुनिरहनु भएको छ विशेष उत्कृष्ट पाँचौँ स्थानमा रहन सफल लोकगीतहरू अनि उत्कृष्ट पाँच स्थानमा रहन सफल त्यस गीतहरू तपाईँको लागि प्रस्तुत गरिरहेको छु यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनको लागि प्राविधिक कक्षबाट मित्र रेजनको सहयोग मिलिरहेको छ भने आवाजबाट सुमकुमार छ तपाईँको साथमा अब लाग्यो उत्कृष्ट चौथो स्थानमा रहन सफल लोकविधातर्फ यो हप्ता उत्कृष्ट चौथो स्थानमा रहन सफल लोकविदार भएको छ अघिल्लो हप्ता पाँचौँ स्थानमा रहेको भएको यो हप्ता एक स्थान माथि चढ्दै चौथो स्थानमा रहन सफल भएको छ मृत्युको मुखमा पर्छ सानो पूर्णकला विषय अनि चित्रसाईको आवाज रहेको छ लय शब्द सिर्जना गोविन्द पङ्गेनीको रहेको छ तपाईँ सम्पूर्णको लागि चौथो स्थानमा रहन सफल मृत्युको मुखमा पर्छ सानो मृत्युको मुखमा पर्न सक्छु म तिमीले माया गर्छौ र बाँच्ने आधार छ सानो यदि माया मार्यो भने पर्न सकेछु म भाग्यले ठगे तिमी भएछ मेरो जिन्दगी मेरो तोलको मुखमा पर्न सकेछु तिमीले माया गरेछौ र बाँच्ने आधार छ सानो यदि माया मऱ्यौ भने मर्न सकेछु तिमीले माया गरेछौ र बाँच्ने आधार छ सानो यदि हजुर मृत्युको मुखमा पर्न सक्छ सानो पूर्णकला विशेष चित्रसाईको आवाजलाई सदस्य सूचना गोविन्द फङ्गेनीको रहेको थियो तपाईँ सम्पूर्णको लागि सम्पूर्ण आवाज राखे लोकविधाबाट उत्कृष्ट चौथो स्थानमा रहन सफल भएको रहेको थियो अब लागौं तिज विधातर्फ यो हप्ता तिज विधाको उत्कृष्ट चौथो स्थानमा रहन सफल भएको रहेको छ ए माया सुन सुन पशुपति शर्मा अनि गायत्री थापा र पूर्णकला विषयको आवाज रहेको छ लय शब्द सृजना पशुपति शर्माको रहेको छ तपाईँ सम्पूर्णको लागि तिज विधाबाट उत्कृष्ट चौथो स्थानमा रहन सफल भएको ए माया सुन र बढ्दै तिम्रो मेरो जस्तो माया अरू कसको बाछा माया हजुर माया न सुना पशुपति शर्मा पूर्णकला बेसी अनि गायत्री थापाको आवाजमा यो समुद्र आवाज तपाईँको लागि राखेँ तेज विधाबाट उत्कृष्ट चौथो स्थानमा रहन सफल यो भाग रहेको थियो अब लागु लोक उत्कृष्ट तेर्सो स्थानमा रहन सफल भागतर्फ यो हप्ता लोकविधाबाट उत्कृष्ट तेर्सो स्थानमा रहन सफल भएको रहेको छ एक स्थान माथि छोड्दै तिन तेर्सो स्थानमा आएको छ तिमीसँगै सानो एउटा बिन्ती गर्छु टिएनसी अनि देवीघर मगरको आवाज रहेको छ भने लय शब्द सूर्जना देवेन्द्र क्षेत्रको रहेको छ तपाईँ सम्पर्कको लागि स्वीकार्नुहोस् तेर्सो स्थानमा रहन सफल भएका तिमीसँगै सानो एउटा बिन्ती गर्छु तिमलाई दुख्दा मेरो मन रुन्छ यस्तो माया जो कोही माया कहाँ हुन्छ तिमीसँग सानो एउटा बिन्ती गर्छु सयोजुनी म तिमीलाई हुन सँगै आस्मा सँगसँगै हुन पा तिमी टाढा भयो भने हजुर तिमीसँगै सानो एउटा जिन्दगी गर्छु टिएनसी अनि देवी घटी मगरको आवाज रहेको छ भने लय शब्द सुरजना देवेन्द्र छेत्रीको रहेको थियो उत्कृष्ट तेर्सो स्थानमा रहन सफल लोकविधाबाट यो आवाज तपाईँको लागि प्रस्तुत गर्नु गरिसक्यौँ तपाईँ सुनिरहनु भएको छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्स र इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर हामीलाई सुनिरहनु भएको छ हामी छौँ तपाईँको साथमा कार्यक्रम लोक लोकचौधारी टप टेनको युज बसाएमा तपाईँसँग रहेर उत्कृष्ट पाँचौँ स्थानमा रहन सफल त्यस गीत अनि उत्कृष्ट पाँचौँ स्थानमा रहन सफल लोक भाकाहरू तपाईँको लागि प्रस्तुत गरिरहेका छौँ एउटा जानकारी पनि गराउँ तपाईँ सम्पूर्णलाई रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूले महिलाहरूको महान पर्व हरितालिका तिजको पावन अवसरमा बृहत खोला तिज गीत प्रतियोगिता आयोजना गरेको छ तिजको दिनमा है तपाईँ पनि आफ्नो समूहबाट सहभागी जनाउन सक्नुहुनेछ रेडियो अर्पणलाई माइतीको आगामी तपाईँ बनाउन सक्नुहुनेछ यो जानकारी सँगसँगै लागु वा उत्कृष्ट तेर्सो स्थानमा रहन सफल तेज गीत सुन्नतर्फ यो हप्ता उत्कृष्ट तेर्सो स्थानमा रहन सफल तेज गीत रहेको छ तपाईँ सम्पूर्णको लागि अघिल्लो हप्ता पनि तेर्सो स्थानमै रहन सफल यो गीत यो हप्ता पनि तेर्सो स्थानमा रहेको छ त्यसको गीतमा केटा नै डाँसे नै गाए सिथु राणा अनि पशुपति शर्माको आवाज रहेको छ लय शब्द सिर्जना पशुपति शर्माको रहेको छ तपाईँ सम्पूर्णको लागि यो भाग राख्छु यो भागपछि छोटो व्यापारिक विश्राम विश्रामपछि आउँछु सुन्दै गर्नुहोला गीत गाउने पुरानै पुस्ता हुन् आफू नलेख्ने गालपानी उस्ता हुन् ए आफू नलेख्ने गालपानी उस्ता हुन् ए घरैमा बस्ने गालपानी उस्ता हुन् ए घरैमा बस्ने गालपानी उस्ता हुन् रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्च महिलाहरूको महान पर्व हरितालिका तिजको पावन अवसरमा प्रस्तुत गर्दछ बृहत खुल्ला तिज गीत प्रतियोगिता दुई हजार सत्तरी बृहत खुल्ला तिज गीत प्रतियोगिता दुई हजार सत्तरी मिति दुई हजार सत्तरी भदौ तेइस गते तिसको दिन स्थान रेडियो अर्पणको आगनी रत्नगर एक बकुलहर चितवन टिम दर्ता गर्ने अन्तिम मिति दुई हजार सत्तरी भदौ बाइस गतेसम्म प्रथम पुरस्कार रु एक्काइस हजार पाँच सय पचपन्न द्वितीय पुरस्कार रु पन्ध्र हजार चार सय पचपन्न तृतीय पुरस्कार रु एघार हजार तिन सय पचपन्न सान्त्वना पुरस्कार रु पाँच हजार दुई सय पचपन्न उत्कृष्ट नृत्य रु दुई हजार एक सय पचपन्न छिट्टै टिम दर्ता गर्नुहोस् विस्तृत जानकारीको लागि सम्पर्क रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय पच्चिस र पाँच त्रिसठी तिन सय बत्तिस हजुर समयको यो सोच व्यापारिक विश्रामपछि फेरि पनि तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत अभिवादन टक्राउन चाहन्छु प्राविधिक मित्र रिजनसँगै आवाजबाट सुमकुमार छ तपाईँको साथमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरू र इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर हामीलाई सुनिरहनु भएको छ हामीसँग तपाईँको माझमा लोकसुधारी टप टेनमा रहेका छौँ र विशेष त हामी श्रृङ्खलामा तपाईँको माझमा रहेर उत्कृष्ट पाँचौँ स्थानमा रहन सफल लोकगीत अनि उत्कृष्ट पाँचौँ स्थानमा रहन सफल तिज गीतहरू तपाईँको लागि प्रस्तुत गरिरहेका छौँ यति बेला म तपाईँ सम्पूर्णको लागि राख्न चाहन्छु उत्कृष्ट दोस्रो स्थानमा रहन सफल लोकगीततर्फ तपाईँ सम्पूर्णको लागि यो हप्ता उत्कृष्ट दोस्रो स्थानमा रहन सफल लोकगीत रहेको छ बादल बादलले हो याम छेत्री अनि पूर्णकला विषयको आवास भने लय पर्ला सुविधि शब्द प्रकाश रेग्मीको रहेको छ तपाईँ सम्पूर्णको लागि दोस्रो स्थानमा रहन सफल बादल बादलले हो पन्छाएर काम धन्दा एकतिर छरे माता मायाकै भेकतिर बादलुले हो पानी केले परेको बादलुले हो लेकाली साइलोमा बेसीतिर झरेको रुदीमा घन्केको मादलुले हो काम धन्दा एकतिर छरे माता साइलोमा बेसीतिर झरेको रोदीमा घन्टेको मादलुले काली साइलोमा बेसीतिर झरेको रोदीमा घन्टेको हजुर वादालुले हो तपाईँ सम्पूर्णको लागि उत्कृष्ट दोस्रो स्थानबाट हन सफल युभाग राखे यम छेत्री अनि लागि ऋषिको आवाज रहेको थियो अब लागौँ तपाईँ सम्पूर्णको लागि दोस्रो स्थानबाट रहन सफल तेज गीततर्फ यो हप्ता दोस्रो स्थानबाट रहन सफल भएको छ कार्किनेर ल्याऊ माया कार्किनेर ल्याऊ पशुपति शर्मा अनि जानकी मगरको आवाजमा तपाईँ सम्पूर्णको लागि स्वीकार्नुहोस् मैले साथी खोजे थिएँ चोखो जो दिने फोर भन्यौ भाइ किन नबोलेरै किने अहिले त भन्छौ माया कार किनेर ल्याऊ मोटरसाइकल झ्याउ भन्छौ माया कार किनेर ल्याऊ घामलाई धुलो उठ्छ पानी परेर जाउँछ भन्छौ मोटरसाइकल झाउ घर किनेर ल्याऊ माया घर किनेर ल्याऊ तपाईँ सम्पूर्णको लागि यो सम्पूर्ण आवाज राखेँ उत्कृष्ट दोस्रो स्थानमा रहन सफल भएको थियो तिज गीत विधाबाट रेडियो अर्पण एक सय झार थप्लो भाषण हर्षमा लोक सुधारै सुनिरहनु भएको छ अब लाग्यौँ पहिलो स्थानतर्फ लोक लोकगीत विधाबाट यो हप्ता पहिलो स्थानमा कुन भाग रहेको छ त अवश्य पनि तपाईँको लागि हामी सुनाउँदा गइरहेका छौँ लोकगीत लोकगीत विधाबाट यो हप्ता पहिलो स्थानमा रहन सफल भएको रहेको छ जब दैव लाग्यो अघिल्लो हप्ता पनि पहिलो स्थानमा रहन सफल भएको थियो राजु देवी देवीघरती मगरको आवाजमा लय शब्द स्वरजना शिव हमालको रहेको छ अबको क्रममा उत्कृष्ट पहिलो स्थानमा रहन सफल जब दैव लाग्यो तपाईँको लागि उजाड हजुर जबदलको लाग्यो तपाईँ सम्पूर्णको लागि राजु ढोकाल अनि देवी खर्ती मगरको आवाजमा राखिरहेका छौँ तपाईँको लागि उत्कृष्ट पहिलो स्थानमा रहन सफल रहेको थियो शिव लय शब्द सिर्जना रहेको छ लोकगीत लोकगीत विधाबाट उत्कृष्ट रहन सफल यो भाग सँगसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ अब हामीसँग मात्र एउटा भाग बाँकी रहेको छ तिज गीत विधाबाट यो हप्ता कुन भाग उत्कृष्ट रहेको अवश्य पनि तपाईँ थोरै प्रतीक्षा गरिरहनु भएको छ यहाँ त त्यस गीतबाट उत्कृष्ट स्थानमा रहन सफल भाग रहेको छ छोरी पाउँदै आशा पशुपति शर्मा अनि टिकापनको आवाजमा रहेको विभाग तपाईँ सम्पर्कको लागि छाड्दै सुनेर साथी नै तपाईँलाई धन्यवाद छ प्राविधिक मित्र ओरिजनलाई विशेष आभार प्रकट गर्न चाहन्छु सुझाव सल्लाह प्रतिक्रियाको लागि सुन्न छपन्न पाँच त्रिसठी तिन सय बत्तिसमा कल गर्नुहोला भन्दै प्रस्तुतिबाट सम्पन्न विधा माग्छु नमस्कार दिल बस छोराइमा दिल बस आखेरीमा छोरी जन्मे झनै लक्षिण बस झनै लक्षिण बस अब त छैन छोरो पाउने आशा छोरो पाउँछु भनेको त छोरी पाएँ मैले मेरो त घरैमा लक्ष्मीको बस मेरो त